नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजन अनि म कार्यक्रम सञ्चालक ध्रुवराज शुभ बिहानी हरेक दिन बिहान आठ बजे आउने गर्दछ र आज पनि नयाँ श्रृङ्खलामा हामी उपस्थित भएका छौँ आजको श्रृङ्खलामा पनि हामीले आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी त्यसै गरी सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्चमा अब प्रसारणमा बाँकी रहेका कार्यक्रमका बारेमा पनि हामी जानकारी दिनेछौँ त्यसै गरी तपाईँले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई पनि हामीले शुभ बिहानीमा स्थान दिँदै आइराखेका छौँ शुभ बिहानीको शुरूआतमा आजको तिथिमिति आज विक्रम सम्बत दुई हजार एकहत्तर साल साउन छ गते मंगलबार तदनुसार दुई हजार चौध जुलाई बाइस त श्रवण कृष्ण पक्ष एकादशी तिथि राति दस उनातिस बजे उपरान्त द्वादशी तिथि कृतिका नक्षत्र बिहान आठ उनासाठी बजे उपरान्त रोहिणी नक्षत्र गंड योग बिहान छ बजे उपरांत वृद्धि योग बवकर्ण आनन्ददादी योगमा गद योग चन्द्रमा वृष राशिमा रोग बेला बिहान छ बजे छ एकाउन्न बजेसम्म आजको तिथिमिति पश्चात अब हामी हेर्दैछौँ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी दिनतर्फ मेष राशिले तपाईँको आजको दिनमा सरकारी पक्षबाट हित विपरीत काम हुनेछ शारीरिक स्फूर्ति बढेर जाला वृष राशिले तपाईँको आजको दिन सही निर्णय नहुँदा आर्थिक क्षति हुनेछ अप्रिय समाचारले मन दुखित बन्ला मिथुन राशि मिथुन राशिले तपाईँको आजको दिनमा दैनिक कामकाजहरू अधुरै रहनेछन् यात्रामा निस्कदा ध्यान दिनुहोला कर्कट कर्कट राशिले तपाईँको आजको दिनमा सामान्य चोटपटकको योग रहेको छ सवारी चलाउँदा ध्यान दिनुहोला सिंह राशिले तपाईँको आजको दिनमा वैदेशिक रोजगारीको अवसर मिल्नेछ साथी सङ्गीसँग रमाइलो भेटघाट होला कन्या राशि कन्या राशिले तपाईँको आजको दिनमा लक्ष्मी माताको शुभ दृष्टि पर्नेछ आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ तुला राशिले तपाईँको आजको दिनमा स्वास्थ्यमा केही समस्या देखा पर्ने देखिन्छ उपचारका लागि धन खर्च हुनेछ वृश्चिक राशिले तपाईँको आजको दिनमा अन्न वस्त्रादिको लाभ हुने समय छ रमाइलोमा समय व्यतीत हुनेछ धनु राशि धनु राशिले तपाईँको आजको दिनमा तपाईँको हित विपरीत काम हुन सक्नेछ चनाको रहेर काम गर्नुहोला मकर राशि मकर राशिले तपाईँको आजको दिनमा परिवारमा केही झमेला आइलाग्नेछ स्वास्थ्य सम्बन्धी समस्याले पनि सताउला कुम्भ राशि कुम्भ राशि तपाईँको आजको दिनमा शैक्षिक क्षेत्रमा सफलता प्राप्त गर्न सकिनेछ मन प्रसन्न एवं खुसी रहनेछ र अन्त्यमा मीन राशि मीन राशिले तपाईँको आजको दिनमा मान सम्मान प्राप्त गर्न सकिनेछ महत्वपूर्ण काम सम्पन्न गर्न पनि सकिएला तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी मैले राशिफल मार्फत गराएँ अब हामी लाग्दैछौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा बाँकी समय के कस्ता कार्यक्रम प्रचलन हुन बाँकी छन् त्यस सम्बन्धी जानकारीतर्फ शुभ बिहानी यति बेला तपाईँ सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईँले चिया चौतारी सुन्न सक्नुहुनेछ नौ बजीसम्म नौ बजेको समय रहनेछ नेपालवाणी समाचार त्यस पश्चात सुगम सङ्गीतको पालो रहनेछ बिहान दस बजेसम्म दस बजेको समय रहनेछ अर्पण समाचार भने लगत्तै दिवसले लोक झङ्कारमा साथ दिन आउनुहुनेछ एघार बजेको समय अर्पण खबर अर्पण खबर लगत्तै सहकर्मी रामुको साथमा जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेको समय नेपाल बाणी समाचार भने लगत्तै बलिउड फोल्डर तपाईँले सुन्न सक्नुहुनेछ दिउँसो एक बजेसम्म एक बजेको समय रहनेछ अर्पण खबर भने लगत्तै सागरको साथमा बलिउड काउन्टाउन तपाईँले सुन्न सक्नुहुनेछ दिउँसो दुई बजेको समय रहनेछ अर्पण समाचार भने लगत्तै अर्पण समर्पण रामुको साथमा सुन्न सक्नुहुनेछ तीन बजेको समय रहनेछ नेपालवाणी समाचार भने तपाईँले नेपालवाणी समाचार पश्चात अपरान्न चार बजीसम्म आधुनिक गीत सङ्गीत सुन्न सक्नुहुनेछ चार बजेको समय रहनेछ अर्पण खबर भने लगतै रोजाइमा लोकभाका लिएर दिवस आउनुहुनेछ पाँच बजेको समय अर्पण बुलेटिन भने लगत्तै तपाईँले जीवनको मार्ग सुन्न सक्नुहुनेछ छ बजेको पालो नेपालवाणी समाचार भने नेपालवाणी समाचार लगत्तै तपाईँले अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको समय अर्पण शुभ साँझ दिवसले साथ दिनुहुनेछ साढे सात बजेको समय रहनेछ साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ लगत्तै तपाईँले आठ बजे नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ पाउने नौ बजेको समय रहनेछ बीबीसी नेपाली सेवा भने पाउने नौ बजेको बीबीसी नेपाली सेवा पश्चात श्रुति सम्वेक अच्युत घिमिरेको साथमा उज्यालो नाइन्टी नेटवर्कबाट तपाईँले सुन्न सक्नुहुनेछ एघार तपाईँले दस बजे नेपाल एफएमको समाचार सुनिसके पश्चात एघार बजेसम्म खुल्दुली डट कम सुन्न सक्नुहुनेछ खुल्दुली डट कम सुनिसके पश्चात हाम्रो यात्रा एघार बजे आज राति टुङ्गिनेछ भोलि बिहान चार बजे मङ्गलधुनका साथमा हामी पुनः उपस्थित हुनेछौँ नीतिशास्त्र प्रवचनमाला भजन तपाईँले सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय रहनेछ प्रभात बाँडीको भने छ बजेको समय सिआइएनको साझा खबर तपाईँले सुन्न सक्नुहुनेछ भोलि बिहान साढे छ बजे बाँडी बहसको पालो रहनेछ सात बजेको समय अर्पण स्थानीय समाचारको रहनेछ भने लगतै बिबिसी बिहानी सभा तपाईँले सुन्न सक्नुहुनेछ साढे सात बजेदेखि आठ बजेसम्म अर्पणमा व्यवसाय सहकर्मी रामुको साथमा सुन्न सक्नुहुनेछ अर्पणमा व्यवसाय पश्चात शुभ बिहानीको नयाँ श्रृङ्खलामा भोलि फेरि हाम्रो भेट हुनेछ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा आज प्रसारण बाँकी रहेका कार्यक्रमका बारेमा यति बेला मैले जानकारी प्रस्तुत गरेँ अन्त्यमा एउटा जानकारी तपाईँ सम्पूर्णमा जसको जन्म दिनु परेको छ तपाईँ सम्पूर्णमा रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा शुभकामना व्यक्त गर्न चाहन्छ अनि तपाईँ आफ्ना साथीभाइ इष्टमित्र बन्धुबान्धव छरछिमेकीको शुभकामना बाँड्न चाहनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्स मार्फत भने तपाईँले हाम्रो फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा अपरान्न चार बजेदेखि पाँच बजीसम्म टिपाउन सक्नुहुनेछ तपाईँले टिपाउनुभएका प्रेसित गर्नुभएका शुभकामना सन्देशका पत्रहरूलाई हामीले शुभ बिहानीमा स्थान दिनेछौँ यो जानकारीसँगै आजको लागि शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ प्रविधि संयोजनमा रहेर साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु तपाईँको आजको दिन शुभ बितोस् नमस्कार अर्पणका लागि सुनो हजुर रेडियो हजुर टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 थाउजन्ड स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसीको वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC CC 2009-2010 Bike of the Year Award प्राप्त आरटीआर 160 सीसी साथमा Star City one ten CC र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चौक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी load shedding load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सबैको समस्या यही त हुने काका ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौ अनि सुन्नुहोस् त काका त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ हजुर भारत सरकारद्वारा मान्यता प्राप्त आइएसओ क्वालिटीको अफा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन वेभ इन्भर्टरहरू तिन वर्ष ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेसपा सोलर र सोलर सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध उपलब्ध छ सम्पर्क Om Sai electric and machinery Ratnanagar एक स्कुल सटर सौराहा चौक फोन नम्बर शून्य छप्पन्न पाँच साठी सात सय चौबिस मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस आज पनि नयाँ कपडामा मजाले झुक्कियो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा सिफन साडी बुटी कुर्ता सुट पाइन्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि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 छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ बुद्ध ज्योति इङ्ग्लिस स्कुलको अत्यन्त जरुरी सूचना यस बुद्ध ज्योति इङ्ग्लिस स्कुल रत्नगर चार भोकाहाको अभिभावक संघ विस्तार गर्नुपर्ने भएकाले यस विद्यालयका सम्पूर्ण अभिभावकहरूलाई यही श्रावण छ गते मंगलबार बिहान दस बजे विद्यालय प्राङ्गणमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ प्राचार्य श्री बुद्ध ज्योति इङ्ग्लिस स्कुल रत्नगर चार चितवन मनोरञ्जनका लागि सुनो हजुर रेडियो यो भाँडा गइराखेका छ खाने मान्छे यहीँ आउँछन् यो चाहिँ मलाई कस्तो कस्तो लागिरहेको छ मान्छेले हेर्दा पनि अब पानीको चार यहीँ राखेको छ के छ यी सबै थोकी छ सत्य कुरा भनौँ मान्छेले देख्यो पहिले आमा लाज हुन्छ भने गला होइन लुएर यस्तो माग्छौ अनि लाज पनि हुन परेन यो के हो यो यो धुलो कहाँबाट आयो माझ्या छौ तिमीले यो अनि यो धुलो मैले ल्याएर हालेको त यत्रो सडक भत्काएको छ धुलो सबै यी पसलमै आउँछ धुलो लागि सबै साबुनले माने चाउ चाउ उयो कोका बोतल सबै धुलो कति बाटो काम ठग्नलाई नमस्कार है नमस्कार साउसाउनी नमस्कार हेर्नु न लाउरे बाबु ए मेरो बुढो कुरो धुराले ख्याप ख्याप हो र मास किन्नु रे ऊ लाउरे बाले हात रुमाल बिराएर टिक्लिक्क बाँधेर हिँड भएन भने मेरो फरिया छ अस्ति फाटेको थुत्रो त्यसको म काटेर बनाइदिउँ ल नयाँ किन्ने कुरा नगर मसँग मेरो छोरालाई गरिदिन्थिस् नि